एजुकेशन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited लाइन सुख Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थब्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा स्वागत छ म ध्रुवराज खनाल खबर विस्तारमा भारतीय विदेश मन्त्री सुषमा स्वराज तीन दिने भ्रमणका क्रममा आज साँझ नेपाल आउँदै हुनुहुन्छ उहाँको भ्रमणका क्रममा पाँचवटा विषयमा छलफल हुनेछ परराष्ट्र मन्त्रालयका अनुसार राजनीति सुरक्षा सीमा र सीमा व्यवस्थापनलाई पहिलो सूचीमा राखिएको छ भने आर्थिक सहयोग र पूर्वाधार दोस्रोमा छन् त्यस्तै व्यापार तथा पारवहन तेस्रो ऊर्जा र जलस्रोत चौथो तथा संस्कृति शिक्षा र मिडियालाई पाँचौं प्राथमिकतामा राखिएको छ यी विषयमा दुवै देशका विज्ञहरूको सहभागितामा छलफल हुनेछ तेइस वर्षपछि विदेश मन्त्री स्तरीय नेपाल भारत संयुक्त आएको बैठक बस्न लागेको हो अमेरिकामा क्यान्सरको उपचार गरेर फर्किएपछि बालुवाटारबाट बाहिर ननिस्किनुभएका प्रधानमन्त्री सुशील कोइराला आज पनि दिनभर बालुवाटारमै व्यस्त हुनुहुने भएको छ प्रधानमन्त्री बिहानदेखि विभिन्न छलफल र बैठकमा व्यस्त हुनुहुन्छ प्रधानमन्त्रीले आज बिहानै भारतीय राजदूत रञ्जित रेसँग आज साँझदेखि हुने भारतीय विदेश मन्त्री सुषमा स्वराजको भ्रमणका बारेमा छलफल गर्नु भएको छ त्यस लगतै मन्त्री परिषदको बैठक प्रधानमन्त्री निवासमा बसेको छ बिहिबार स्थगित भएको नियमित बैठक आज बिहान बसेको हो मन्त्री परिषद बैठकमा भारतीय विदेश मन्त्रीको भ्रमण तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमणका विषयमा छलफल भएको छ लामो समयपछि हुन लागेको नेपाल भारत परराष्ट्र मन्त्री स्तरीय बैठकका एजेण्डामा बैठक केन्द्रित रहेको बताइएको छ तीन दलको बैठक मन्त्री परिषद बैठक लगतै प्रधानमन्त्री निवास बालटारमै डाकिएको छ बैठकमा कंग्रेस एमाले र एमावादीका शीर्ष नेताहरू सहभागी हुनेछन् आज श्रावण कृष्ण चतुर्दशी काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा घण्टाकर्ण अर्थात गठे मंगल पर्व मनाइँदैछ यो पर्व नेवार समुदायमा महत्वका साथ मनाउने गरिन्छ मान्छे मार्ने घण्टासुर राक्षसलाई मारेको सम्झनामा राक्षसको प्रतिमा बनाई जलाउने र सेलाउने चलन छ पौराणिक कथन अनुसार दुवै कानमा घण्ट झुण्डाई आराको खोजीमा निस्कने घण्टासुर राक्षसलाई मार्न एकजना तान्त्रिकले व्यागुताको रूप लिएर दल दल भएतिर बाटो देखाइदिँदा राक्षस दलदलमा गाडिएको र सबैजना जम्मा भई त्यसलाई मारेको सम्झना स्वरूप आज घण्टाकर्णको प्रतीकका रूपमा नरकटको प्रतिमा बनाइन्छ यस्तै मान्छेलाई पनि घण्टाकर्णको प्रतीकका रूपमा विभिन्न रङले रङ्गाएर पनि राख्ने चलन छ बेलुकी घण्टाकर्णको पुतला घिसार्दै नजिकैको खोलामा लगेर जलाउने गरिन्छ घण्टाकर्णलाई सेलाएपछि घरका दैलोमा फलामको तीन खुट्टे वा पाँच खुट्टे किला ठोकी फलाम पित्तल वा तामाका औँठी लगाउने चलन छ नवलपरासी जिल्लामा खुलेयाम सञ्चालन भइरहेका अवैध निजी विद्यालयको विवरण अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शिक्षा कार्यालयसँग मागेको छ वर्षौंदेखि अटेरी गर्दै चलिरहेका अवैध र अनियमित विद्यालयको सूची अख्तियारको पोखरा क्षेत्रीय कार्यालयले मागेको शिक्षा कार्यालयले जनाएको छ जिल्लामा कुन कुन विद्यालय अवैधानिक छन् कुन विद्यालय नियमित छन् अनियमित छन् ती विद्यालयका संचालक सहितको सबै विवरण खुलाएर पठाउन अख्तियारले पत्र लेखेको छ अख्तियारको पत्र आउने बित्तिकै विवरण संकलनका लागि विद्यालय निरीक्षक र स्रोत व्यक्ति परिचालन गरिएको जिल्ला शिक्षा अधिकारी खड्ग बहादुर कुमारले बताउनुभयो अल्जेरियाको राष्ट्रिय वायुसेवा एयर अल्जेरिएको विमान दुर्घटनामा परेको पुष्टि भएको छ विमान बर्किना फासोको सीमाबाट पचास किलोमिटर टाढा पर्ने मालिक भूभागमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको बीबीसीले जनाएको छ बर्किना फासोको राजधानी औगा दोगुबाट अल्जिरियाको राजधानी अल्जियर्सका लागि उडेको विमानमा एक सय दसजना यात्रु र छजना चालक दलका सदस्य थिए उडेको पचास मिनटमा एयर ट्राफिक कन्ट्रोलरसँग विमानका चालकले ठूलो आँधी बेहरी आएको र रूट परिवर्तन गर्न लागेको सूचना गराए लगतै विमान सम्पर्कविहीन भएको थियो मालीको सरकारी टेलिभिजनले बौलिकेस्की गाउँमा दुर्घटनाग्रस्त विमान फेला परेको पुष्टि गरेको समाचार संस्था एपीले जनाएको छ र क्रोएसियाको फुटबल महासंघले म्यान्चेस्टर सिटीका खेलाडी सेकको फोफानामाथि भएको भनिएको जातीय दुर्व्यवहारका विषयमा छानबिन गर्ने भएको छ क्रोएसियाको एसएनके रिजेकका क्लबसँग भएको खेलमा आफ्ना मिडफिल्डर फोफानामाथि जातीय दुर्व्यवहार भएको भन्दै एक्काइस वर्ष भनेको म्यान्चेस्टर सिटीको टिमले बीचमै खेल छाडेपछि छानबिन गर्न लागि हो क्रोएसियाको फुटबल महासंघले जातीय दुर्व्यवहारलाई आफ्नो देशले निकै गम्भीरताका साथ लिने गरेको र त्यसको छुट पनि नभएकाले छानबिन थालेको बताएको छ अवस्थ बिहान एघार बजेको अर्पण खबर सकियो ध्रुवराज आज्ञा चाहन्छु नमस्कार